yours, yours, yours. बुझ्नेहरू अलि सचेत भना मिलाउन पर्ने बेला सोरा माथि सोरा चारतिर फर्केका छौ हाम्रो दिलमा त घामै लाएन छन् अब आउने पुस्ता विगतले सिकाको पाठ राम्रोसँग सिका खबरदार नेता हो स्वार्थमा नबिका खोइ हाम्रो दिलमा त घामै लाएन खोइ हाम्रो दिलमा त घामै लाएन जसको शासन आए पनि जनताको शासन आए हुन्छ क्षति नीति त भन्छन् धेरै लागु गर्ने कुले कानुनै रुन्छ यहाँ नेताहरू बोले खोइ हाम्रो दिलमा त घामै लाएन खोइ हाम्रो दिलमा त घामै लाएन जसको शासन आए पनि जनताको शासन आए यस्तो देख्दा पनि नारामै सीमित गर्यौ थाको मरमा साँझ बिहान चुलो बालोस काम गर्नेको घरमा खोइ हाम्रो दिलमा त घामै लाएन खोइ हाम्रो दिलमा त घामै लाएन जसको शासन आए पनि जनताको शासन आएगा जसको सरकार आए पनि गरिबको सरकार छौ कुर्ची पाएपछि कहिले हो गाउँ फर्कने चुनाव आएपछि नेता जे तिम्रा सन्तान देश विदेशमा डुल्छन् जनताका छोरा छोरी प्लास्टिक बटुल्छन् खै हाम्रो दिलमा त घामै लाएन संस्थाको आए लाग्छ भोलि दिनै विदेशिन्छन् देशका खम्बाहरू यो भन्दा दुर्गति के हुने हो अरू खोइ हाम्रो दिलमा त घामै लाएन खोइ हाम्रो पनि जनताको शासन आएन जसको सरकार तिरै गाछ देश विकास गर्नलाई कहिले अघि सर्छौ नबुझ्या हो कि साँच्चै नबुझे झै गर्छौ खोइ हाम्रो दिलमा त घामै हाम्रो दिलमा त जसको शासन आए पनि जनताको शासन आएन छैन हामीले त भन्ने हो जे आँखाले देख्छन् कलाकार यस्तै हुन् जे देख्छन् त्यही लेख्छन् खै